ओके यो तपाईँको होइन एकदमै प्यारो radio station radio Arpan hundred four point five मेगाहर्सको प्रस्तुति प्रोग्राम जस्ट प्रो इन्जोयमा स्वागत अभिवादन अनि दर्शन नमस्ते टक्राउन चाहन्छौँ हामी दुईजना तपाईँलाई है म प्रतीक्षा र यो मान्छे हो यो आवाजलाई तपाईँको रेडियो सेलसम्म पुऱ्याउनको लागि प्राविधिक दुवै राजले सहयोग गर्नु भएको छ सँगसँगै रिजन पनि हुनुहुन्छ साथमा है पक्कै पनि सो ah. अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five hertz internet अनलाइनमा रेडियो अर्पण डट कमबाट है डट कमबाट पनि हामीलाई सुनिराख्नु भएको छ आज पनि तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि आइसकेका छौँ प्रोग्राम जस्ट फर इन्जोय लिएर फेरि के छ भने होइन भन न के छ फेरि के छ फेरि के छ भने समस्या उही हो के गर्नु समस्या उही हो साथीहरू अवश्य पनि बुझ्नुहुन्छ तर आज चाहिँ त्यस्तो खालको समस्या नरहला भन्ने चाहिँ आशा चाहिँ गरिरहेका छौँ सो त्यो होपका साथ हामी अनियरमा छौँ सो तपाईँले पनि यो प्रोग्राममा कल गर्न सक्नुहुनेछ कल गर्नको लागि दुईवटा लाइन खुल्ला छन् शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुल्ला गरिरहेका छौँ र तपाईँसँग चाहिँ एउटा रमाइलो टप टपिक्समा चाहिँ हामी कुराकानी गर्छौँ एउटा रमाइलो विषय पनि आज लिएर आएका छौँ होइन सर साँच्चै नै रमाइलो हुन्छ जस्ट फर इन्जोय नामैले छ वास्तवमा हरेक समयलाई चाहिँ हामी इन्जोय गरौँ त्यसलाई नेगेटिभ तरिकाबाट नसोचौँ थोरै पोजिटिभ सोचौँ र अलिकति इन्जोय गरौँ अलिकति चाहिँ थोरै भए पनि हाँस्ने काम गऱ्यौँ भने रमाउने काम गऱ्यौँ भने स्वास्थ्यको लागि पनि फाइदाजनक हुन्छ स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा हुन्छ भनेर चाहिँ भन्ने गरिन्छ सो टेक्निकल सपोर्ट मित्र राज आवाजबाट सुन तपाईँको साथमा अनि प्रतीक्षा पनि छन् सुन नभुल्नु होला होइन थाहा पाइसक्नु भएको छ साथीहरूले रेडियो सुनिसक्नु भएको छ तिमीलाई थाहा नै छैन एघार बजे पछाडि रेडियोको भोलुम कति ठुलो बनाउनुहुन्छ साथीहरूले ठिक हो ओके राज गीत सुनाउ सुरुमा है स्टार्टिङमा एउटा गीत सुन्छौँ हामी सोलचित्र बितेका पलबाट यो लभली सङ्ग सँगपछि आउँछौँ सुन्दै गर्नुहोला जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई रातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई रातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई तिमी मलाई माया गर्छौ सायद तिमी मलाई आफ्नै ठान्छौ सायद तिमी मलाई माया गर्छौ जब साँझ पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पानी मेरो बङ्गालोले किन खोजिरहन्छ तिमीलाई तिमी मलाई माया गर्छौ तिमी मलाई आफ्नै ठान्छौ तिमी मलाई माया आज पर्छ तिम्रो याद बढ्छ किन यस्तो हुन्छ मलाई मध्यरातमा पनि मेरो अङ्गालोले किन खोजिरहन्छ तिमीलाई तिमी मलाई माया गर्छौ सायद तपाईँ हामीलाई माया गर्नु छ सायद हामी तपाईँलाई माया गर्छौँ है सोह्र मित्र बितेका पलबाट यो आवाज तपाईँको लागि राख्यौँ सो एकदमै रोमान्टिक सङ्ग्रह आएको थियो होइन एकदमै सुनिरहँ जस्तो लागिरहेको थियो होइन सो त्यही त वर्देश गीत सुन्दा सुन्दा धन्दै ननिदा <laughs> त्यस्तो अति सुन्दै होइन होला एकदमै एकदमै बोकिरहेको गीतमै चाहिँ डुबिरहेको एकदम गीत चाहिँ राम्रो थियो होइन जो साथीहरूले यस्तै नै सुन्नुभयो होला अनि मैले तिमीलाई भन्छु आज यस्तै खालको गीतहरू तपाईँलाई सुनाउनेछौँ हामीले अवश्य पनि प्रोग्राम अन्तिमसम्म सुन्नुहोस् कल गर्नुहोस् यस्तै मिठा गीतहरू सुन्नको लागि आफ्नो आफन्तजनलाई सम्झनको लागि सँगसँगै टपिक त छँदैछ hein?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 तपाईँसँग रमाइलो गर्न कोसिस कहाँ छोड्ने जब सङ्घर्ष गरिन्छ नि तब सफलता मिल्छ भने हामीले सङ्घर्ष गरिरहेका छौँ त्यसमा चाहिँ तपाईँले साथ दिनुपर्छ होइन आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आज पनि हामीले एउटा टपिक्स तपाईँको लागि लिएर आएका छौँ भन्दाखेरि तपाईँको भ्यू मात्र बुझ्न खोज्छौँ होइन रमाइलो खालको छ वास्तवमा एउटा अनुभवको कुरा हो कि होइन जब मान्छेले अनुभव सघालेको हुन्छ त्यो मान्छेसँग थाहा हुन्छ तर त्यो पर्छ पढ्नुपर्छ भन्ने पनि छैन कि छैन होइन पढ्नुपर्छ भन्ने पनि छैन मात्र अनुभव भन्ने त के अनुभव आफैले गरेर मात्र अनुभव हुन्छ भन्ने होइन अरूको देखेर पनि त अनुभव गर्न सकिन्छ नि कि सबै मान्छेले प्र्याक्टिकल्ली गरेछ अनुभव गरेको त हुँदैन जोगैले पनि दुखेर पनि बुझ्ने गरिन्छ अनुभव गर्ने गरिन्छ तिनै अनुभवका कुराहरू यहाँनिर आज हामीले सेयर गराउने बुझ्ने तपाईँका ती अनुभवका कुराहरू सुन्ने प्रयास गर्छौँ होइन साथीहरूसम्म लैजाने प्रयास गर्छौँ विषय छ है तर फ्याटले चाहिँ भनि नहाल फेरि होइन भनि नहाल भन्यो भने अलिकति गाह्रो पनि हुन सक्छ है <laughs> राज इसारा गर्दै हुनुहुन्छ कोही साथी लाइनमा स्वागत गरौँ हेलो गुड मर्निङ नमस्ते नमस्ते के छ हाल हजुर एकदमै ठिकै छ हजुरको के छ सन्चै हुनुहुन्छ हामी पनि एकदम ठिक छौँ अनि निलम बोल्नुभयो हजुर हजुर म निलम अधिकारी के छ खाना पिना भयो हजुर भइसक्यो मेरो अघि नै भयो हजुरको त्यो भएको छ छैन हाम्रो पनि टन्न भयो नि है ए हो अनि निलमजी हजुर कसो त हालखबर हालचाले एकदमै ठिकै छ तपाईँको जस्तो मेरो त्यस्तै सेम सेम हो होइन तर <laughs> तपाईँको भोइस चाहिँ अलिक सानो मेरो अलिक ठुलो भएको होला सायद हुनसक्छ तर यहाँ चाहिँ लेभल बराबर छ तर तपाईँले सुन्दा चाहिँ त्यो भएको छ है कि साथी सिस्टर मैले नमस्ते त नमस्कार पनि है अलिकति समस्या छ कि यहाँनिर तपाईँको आवाज चाहिँ हामीले सुनिरहेका छौँ हाम्रो आवाज तपाईँले केही मात्रामा कम सुन्नु भएको छ कि हजुर हजुर तपाईँहरूको प्रोग्राम होइन सञ्चार माध्यमकै समस्या भनेपछि कसको के नै लाग्छ र टेलिकमको समस्या है नेपाल टेलिकम है यो सबै टेलिकमको यो सबै टेलिकमको चाहिँ समस्या हो है हजुर हजुर ओके निलमजी अब कुरातर्फ लाग्यो भनौँ होइन किन ढिला गर्ने होइन हेलो बरु अलिक ठुलो चाहिँ बोल्नु पर्छ कि घ्याउ है हेलो निलमजी हेलो अर्को साथी लाइनमा स्वागत गरौँ हेलो हेलो हेलो यस्तो खालको म्युजिक चाहिँ हामीले सुनिरहेका छौँ यहाँनिर है ब्याकग्राउन्ड म्युजिक भन्नुपर्छ यसलाई पनि एनिवे सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz internet अनलाइनमा रेडियो अर्पण डट छ अनियरमा दुईजना छौँ हामी है तर के गर्नु आवाज साथीहरू राम्रोसँग सुन्नु भएको छैन र अलिकति दुःख पनि लागिरहेको छ कि त्यही अनि टेक्निकल सपोर्टबाट तिनजना साथीहरू हुनुहुन्छ अहिले ध्रुवराज लामिसाने पनि त्यहाँनिर मिसिनु भएको छ राज अनि त्यसै गरी रिजन तिनजना साथीहरूले चाहिँ पहल गर्नु भएको छ सकेसम्म तपाईँलाई कन्ट्याक्टमा लिने प्रयास गरिरहनु भएको छ सो तपाईँसँग कुराकानी गर्ने प्रयास चाहिँ हामी अवश्य पनि राख्नेछौँ होइन प्रोग्रामको लास्टमा पनि हाम्रो कोसिस चाहिँ जारी रहन्छ होइन सो राज गीत सुन्नुहुन्छ ओके एकजना साथी लाइनमा हुनुहुन्छ स्वागत गरौँ हेलो नमस्ते नमस्ते के छ हालखबर ठिकै छ अलि ठुलो स्वरले बोल्दिनु न मैले हुन्छ ओके के छ तपाईँको खबर ठिकै छ आवाज सुन्नु भएको छ अहिले त हजुर सुन्नु सन्चै हेलो हजुर सन्चै हुनुहुन्छ अलिक ठुलो स्वरले बोल्दैन न प्रतिष्ठा हजुरले केही सुनिनँ मैले सुन्नु भएको छैन सुन्नुभयो सुन्नुभयो छैन अनि खाना खानु भयो <laughs> के गर्दै हुनुहुन्छ म बसिरहनु भएको छ को बोल्नुभयो कहाँबाट एन्जल न न भने फेरि थाहा हुँदैन त अनि के गर्ने मैले चिन्छु म मन थाम्दै सक्दिनँ के गर्ने है एन्जल अनि मेरो पनि भइसक्यो सो एउटा कुरा सोधौँ जिन्दगीमा चाहिँ धेरै कुराहरू हुन्छन् तर यो कुरा नै मोस्ट इम्पोर्टेन्ट हो पनि भन्न सकिँदैन होइन तर मोस्ट इम्पोर्टेन्ट हो पनि हो है पनि हो फेरि है जिन्दगीमा पहिलोचोटि आई लभ यु कसलाई भन्नुभएको छ मैले के भन्ने अब केलाई साँची राखेर भन्नुहोस् होइन ढाँटिकन भन्नुहोस् है लेडी म त ढले होइन होला ढाँट्नु भयो कि जस्तो लाग्यो छातीमा हात राखेर आत्मालाई साँची राखेर चाहिँ भन्नुपर्छ है तपाईँले छातीमा हात राखेर आत्मालाई साँची राखेर चाहिँ एकदम तपाईँले सत्य कुरा बोल्नुपर्छ कसलाई भन्ने कसलाई भन्नु भएको पहिलोचोटि तपाईँले आई लभ यु त्यही भन्नुहोस् न डाँटी भन्नुहोस् न छैन छैन अहिलेसम्म त्यस्तो भने त्यस्तो सिरियस भएर चाहिँ भने छैन तर फर्स्ट टाइम चाहिँ मैले साथीलाई नै भने ओके अब लास्ट डेडिकेसन हजुरहरूलाई थ्याङ्क यू प्राविधिकमा को हुनुहुन्छ उहाँहरूलाई रेजन राज ओके उहाँहरू दुवैजनालाई अनि मेरो बाबालाई ईशालाई अनि मेरो बेस्ट फ्रेन्ड लक्ष्मीलाई अनि यता जोडामा हुने सबै साथीहरू र पर्सामा हुने मेरो फ्यामिलीलाई हुन्छ तपाईँलाई पनि मेरो तर्फबाट सम्झना छ अहिले सुनौ नमस्कार ओके नमस्ते ओके एन्जो कल गर्नु भएको थियो मकवानपुरबाट है सो उहाँसँग कुराकानी रह सो पर्सा होइन आज मकनपुर हुनुहुन्छ थाहा छैन <laughs> के हो भने सो कल गर्नको लागि सुन्न सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तिन सय तेत्तिसको लाइन खुला छ अर्पण सबैका लागि सधैँका लागि hundred four point five megahertz radio Arpan सुन्नु भएको छ गीत सुनाउँछ यति बेला अर्को गीत सुन्छौँ हामी फेरि है चलचित्र तिमीले दिएको मायाबाट आँखालाई मात्र देख्यौ कि तिमीले होइन मनलाई नै ढाँक्यौ सो लभली सङ सङ्गपछि सर्ट कमर्सियल ब्रेक ब्रेक पछि आउँछु सुन्दै गर्नु आँखाले कि मनले ढाक्यो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 तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com लागि हजुर अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम just for enjoy okay welcome back Okay, welcome back.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 सो फेरि पनि डिस्कनेक्ट भएको छ यस्तै हात हल्लाउँदै हुनुहुन्छ है एकदमै नाच्न लाउनु भएको हो कि बरु गीत सुन्छु म नाच्छु भन्दै हुनुहुन्छ सो तपाईँ कल गर्नुहोस् केही रमाइलो कुरा पनि छन् आज होइन यति बेला अर्को गीतलाई राख्दैछौँ हामी तपाईँ सम्पूर्णको लागि यति बेला चलचित्र सानो संसारबाट मायामा अनिल सिंह अनि रिमा गुरुङको आवाजमा तपाईँको लागि छैन पनि जहियो पल बदलिरहेछ हरेक क्षण छैन पहिले जहियो पल बदलिरहेछ हरेक क्षण हरियाली रङ्गिन मौसम मायामा भुलेको मन हरियाली रङ्गिन मौसम मायामा भुलेको मन जादु हवामा हवामा तिम्रो माया फैलिएको छ जादु हवामा हवामा तिम्रो माया मग्न मस्त ऋतु बसन्त छैन मन मेरो बसमा छैन मन मेरो बसमा छैन मन मेरो बसमा ओके मा यस्तै हुन्छ तपाईँ सम्पर्कको लागि अनिल सिंह अनि रिमा गुरुङको आवाजमा चलचित्र सानो संसारबाट यो लवली सङ्ग राख्यो सो एकदमै मिठो आवाज एकदमै राम्रो आवाज राम्रो गीत प्रोग्राममा हामीले यस्तै यस्तै आवाजहरू तपाईँको लागि राखिरहेको छौँ होइन ब्यालोग थ्रु हामी तपाईँसँग कुराकानी गर्न चाहिँ एकदमै सकिरहेका छैनौँ अलिकति समस्या छ तपाईँले पनि बुझ्नु भएको छ त्यो पनि हामीलाई थाहा छ होइन तै पनि प्रयास चाहिँ गरिरहेछौँ प्रयास गर्नुहोस् तपाईँ पनि कल गर्नुहोस् सकेसम्म हामी कुराकानी गर्ने प्रयास गर्छौँ होइन अब एउटा उपाय चाहिँ म तपाईँहरूलाई सिकाइदिन्छु यहाँनिर चाहिँ होइन तपाईँ नजिकै रेडियो राख्नुहोस् होइन सानो बनाएर चाहिँ रेडियो सुन्नुहोस् त्यसपछि हामीलाई कल गर्नुहोस् रेडियोमा हाम्रो आवाज आउँछ त्यही अनुसारले चाहिँ तपाईँ बोल्न पनि सक्नुहुनेछ है सो एउटा अर्को आइडिया पनि हो किनकि जब फोनमा चाहिँ आवाज तपाईँको आवाज त हामीले सुनिरहेका छौँ तर हाम्रो आवाजलाई तपाईँले स्पष्ट सुन्नु भएन भने त्यहाँनिर चाहिँ स्पष्ट सुन्नुहुन्छ त्यहाँनिर चाहिँ यस्तो खालको उपायहरू चाहिँ हामी अपनाउन सक्छौँ होइन केही समय अब होइन यस्तै यस्तै भयो होइन के गर्ने साथ नदिएपछि के लाग्छ होइन कोसिस जारी छ पनि अब हामी सक्सेस है ओके अर्पण सबैका लागि सधैँका लागि radio Arpan hundred four point five megahertz internet अनलाइनमा रेडियो अर्पण डट कमबाट सुन्नु भएको छ जस्ट फर इन्जोयको यो श्रृङ्खलामा छ केही नयाँ कुरा गर्ने केही राम्रो कुरा गर्ने केही वास्तविक कुराहरू होइन अनुभवका कुराहरू गर्ने प्रयास त गरिरहेका छौँ तर नभइसकेपछि कसको के लाग्छ होइन प्रत्यक्ष सो टेक्निकल सपोर्टका मित्र राज एन्ड रिजन आवाजबाट प्रतीक्षा सोम तपाईँको साथमा छन् फेरि अर्को गीत राख्छौँ हामी तपाईँ सम्पूर्णको लागि यति बेला राख्दैछौँ मुभी माई ब्राउजरबाट तिम्रो हात मैले पहिले थिएँ के भन्थ्यो भन है सो यो सङ्ग इन्जरी सङ्ग अघि के गर्थ्यौ भन तिम्रो साथ मैले पहिले रोजे के भन्थ्यौ भन तिम्रो हात मैले पहिले मगे के गर्थ्यौ भन तिम्रो साथ मैले पहिले रोजे के भन्थ्यौ भना हो र सारा जन्म तिमीलाई म साथ दिन्छु साधै कदम कदम तिमीलाई यो जन्म त के हो र सारा जन्म तिमीलाई म साथ दिन्छु साधै के होला मेरो कसम तिमीलाई मेरो मुटु भरिको खुसी हरदम तिमीलाई यो कसम त के होला मेरो कसम तिमीलाई तिम्रो हात मैले मागे पहिले के भन्थ्यो भन यो आवाज तपाईँको लागि राख्यो सो तपाईँ सुन्नु भएको छ तपाईँको मनको आवाज radio Arpan hundred four point five megahertz internet अनलाइनमा रेडियो अर्पण डट कमबाट सो हामी दुईजना छौँ होइन एकदमै रमाइलो पनि भइरहेछ होइन तर अलिकति दुःख पनि लागिरहेछ तपाईँसँग पाइरहेका छैन किनकि अलिकति यो फोन आउनुभयो भने अझ रमाइलो हुन्थ्यो होइन प्रयास गर्नुहोस् त्यही पनि रहन सक्छ सम्पर्क हुन सक्छ केही टेक्निक पनि हामी तपाईँलाई दिएका छौँ त्यो टेक्निकलाई पनि तपाईँले युज गर्न सक्नुहुन्छ होइन सो अब के गर्ने हामी अन्तिममा छौँ प्रोग्रामबाट बिदा माग्ने बेला पनि भएको छ सो आजको यो श्रृङ्खलामा सुन्नुभयो कस्तो लाग्यो सुझाव सल्लाह प्रतिक्रिया चाहिँ तपाईँहरूले दिन चाहिँ नभुल्नुहोला सँगसँगै आज हामीलाई निलम र एन्जुलले कल गर्नुभयो धेरै साथीहरूले प्रयास पनि गर्नुभयो तपाईँको प्रयास असफल पनि रह्यो हामी तपाईँसँग कुराकानी गर्नु पनि सकेनौँ त्यसमा हामी सानो प्राप्त छौँ र प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ कल गर्ने साथीहरूलाई पनि धन्यवाद छ अझ विशेष धन्यवाद यति जेलसम्म हामीलाई सुनेर बसिदिनु भयो तपाईँ तपाईँलाई त्यसै गरी धन्यवाद छ टेक्निकल सपोर्टका मित्र रेजन राजलाई पनि धन्यवाद छ र अन्तिममा हामी एउटा तपाईँ सुम्बुलेको लागि एकदमै मिठो आवाज चलचित्र नोभलिनी हाँसी राखनाको टाइटल ट्र्याक तपाईँको लागि छाड्दै प्रोग्राम जल्स प्रेन्जीको आजको यो श्रृङ्खलाबाट प्रतीक्षा र मसम एकैसाथ बिदा माग्छौँ नमस्कार आफ्नो मान्छे त रिसाउँदा पनि राम्रो लाग्छ प्यार मान्छेले माया लुकाउँदा पनि खुसी लाग्छ दुःख पीडा हाँसो खुसी साँची राखना हो नबोले नि हाँसी राखना नबोले नि हाँसी राखना गल्ती गरिरहन्छु म मन पराउनु गल्ती भाइ माया गर्नु गल्ती भाइ यस्तो गल्ती गरिरहन्छु म सजाए नदिने भए जन्मकै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 पेट छाती बाथरोग नसा बालरोग स्त्री तथा प्रसुति छाला रोग साथ साथै जन्डिस पिनास टन्सिल गास्ट्रिक पाल्स फेस्टुला फेसरको छारसूत्र सर्जरी महिलाको महिनावारी गडबडी सेतो पानी बग्ने पाठेघर सम्बन्धी तथा ढाडकमर दुख्ने प्यारालाइसिस